सुदूरपश्चिममा चालिसवटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लागि स्वीकृति प्रदान सबैभन्दा बढी बैतडीमा एघारवटा स्वास्थ्य संस्थाका नयाँ भवन निर्माण हुने सुदूरपश्चिममा अख्तियारमा उजुरीको संख्या उल्लेख्य भए पनि कार्यवाही भने शून्य ठुलाबाडालाई मुक्ति तल्ला स्तरका कर्मचारी सजायको भागीदार अख्तियारप्रति जनताको विश्वास गर्दै तलब नपाउँदा कञ्चनपुरको एक विद्यालयका शिक्षक ऋण काटेर घर खर्च चलाउँदै केही दिनदेखि बढेको शीतलहर तथा बाक्लो हुसुकका कारण धनगढीमा जनजीवन कष्टकर र कैलालीको गेटामा मेडिकल कलेजका लागि छुट्याइएको जग्गामा कटान कार्य अन्तिम चरणमा प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु स्वास्थ्य मन्त्रालयले यस वर्षका लागि देशभरका तीन सय अडचालिसवटा स्वास्थ्य संस्थामा नयाँ भवन निर्माणको लागि स्वीकृति प्रदान गरेको छ मन्त्रालयले भवन निर्माणका लागि आवश्यकताको पहिचान गरेर पहिलो प्राथमिकतामा परेका ती संस्थालाई भवन निर्माण गर्ने स्वीकृति दिएको हो मन्त्रालयले सार्वजनिक गरेको सूची अनुसार चालू आर्थिक वर्षमा भवन निर्माणका लागि छनौटमा परेका संस्थाका भवन शहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत निर्माण हुनेछन् मन्त्रालयले अस्पताल स्वास्थ्य चौकी प्राथमिक स्वास्थ्य केन्द्र सहित विभिन्न जिल्लामा डाक्टर आवास समेत निर्माण गर्न जिल्ला र संस्था छनौट गरेको छ मन्त्रालयको स्वीकृति अनुसार यता सुदूरपश्चिममा चालिसवटा स्वास्थ्य संस्थामा नयाँ भवन बन्ने भएका छन् तीमध्ये एउटा स्टाफ क्वार्टर र एउटा अनमी क्वार्टर बन्नेछन् जस्तै एउटा प्राथमिक स्वास्थ्य केन्द्रको भवन चारवटा बर्थिङ युनिट र तेत्तीसवटा स्वास्थ्य चौकीका नयाँ भवन निर्माण हुनेछन् तेत्तीस स्वास्थ्य चौकीका नयाँ भवन मध्ये सबैभन्दा बढ़ी बैतडीमा बन्ने भएका छन् बैतडीमा एघारवटा एकीकृत डिजाइनको स्वास्थ्य चौकीका नयाँ भवन बन्न लागेका हुन् बैतडीको आमचौरा शिवलिङ सिगास पञ्चेश्वर रुडीदिवल विशालपुर र गिरिगड़ा स्वास्थ्य चौकीको एउटा एउटा नयाँ भवन टाइप टू मोडेलमा निर्माण हुने भएको छ भने शिखरपुर महारुद्र गुरूखोला र बासोलिङ स्वास्थ्य चौकीको नयाँ भवन टाइप वन मोडेलमा बन्ने भएको छ यस्तै यता डडेलधुराको शीर्ष र कोटेलीमा मात्र टाइप टू मोडेलमा स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ कैलालीको फुलबारी स्वास्थ्य चौकीको नयाँ भवन भने स्ट्याण्डर्ड मोडलमा निर्माण हुनेछ भने कञ्चनपुरको त्रिभुवन बस्ती स्वास्थ्य चौकीको नयाँ भवन पनि स्ट्याण्डर्ड मोडलमै निर्माण हुनेछ यस्तै उता डोटीको काँडामाण्डु तिखातर मुडेगाउँ बगलेक कपल्लेकी र बाँस ककानी स्वास्थ्य चौकीको नयाँ भवन टाइप वन मोडेलमा निर्माण हुनेछन् त्यस्तै मन्ना कापडी र बर्सेन स्वास्थ्य चौकीको नयाँ भवन भने टाइप टू मोडेलमा निर्माण हुनेछन् उता अछामको बैजनाथ स्वास्थ्य चौकी टाइप वन र ढकारी स्वास्थ्य चौकीको नयाँ भवन टाइप टू मोडलमा निर्माण हुनेछ यस्तै बाजराको गगुडा स्वास्थ्य चौकीको नयाँ भवन टाइप टू मोडलमा निर्माणको छनौटमा परेको छ भने गुदुखाती टाइप वनको मोडलमा परेको छ यसै गरी बझाङको पाराकाट्ने स्वास्थ्य चौकीको नयाँ भवन टाइप वन मोडलमा निर्माण हुने गरी छनौटमा परेको छ भने भामचौर धमेना मटेला कपलसेरी स्वास्थ्य चौकीको नयाँ भवन निर्माण टाइप टू मोडलमा हुनेछ दार्चुलामा एउटा मात्र स्वास्थ्य चौकीको नयाँ भवन बन्ने भएको छ हिगला स्वास्थ्य चौकीको नयाँ भवन टाइप वन मोडलको निर्माणमा छनौटमा परेको छ यस्तै डोटी र डडेलधुरामा एउटा एउटा स्वास्थ्य चौकीमा नयाँ बर्थिङ युनिट निर्माण हुने भएका छन् भने बाजरामा दुईवटा छनौटमा परेका छन् डोटीको दुर्गामण्ड स्वास्थ्य चौकीमा बर्थिङ युनिट निर्माणको लागि छनौटमा परेको छ भने यता डडेलधुराको बगरकोट स्वास्थ्य चौकीमा बर्थिङ युनिट निर्माण हुने भएको छ उता बाजुराको बाह्रबीस देवलसैन स्वास्थ्य चौकी र टाँटी कुलदेव माण्ड स्वास्थ्य चौकीमा बर्थिङ युनिट निर्माणको छनौटमा परेका छन् सुदूरपश्चिममा प्राथमिक स्वास्थ्य केन्द्रको नयाँ भवन भने अछामको कमल बजारमा मात्रै बन्ने भएको छ कमल बजारमा दस बेडको स्वास्थ्य केन्द्रको नयाँ भवन मान्ने भएको हो यसैबीच कञ्चनपुरको बेलडाँडी प्राथमिक स्वास्थ्य केन्द्रमा चार परिवार स्टाफ क्वार्टर डोटीको मौवाह नगर दह स्वास्थ्य चौकीमा दुई परिवार अनमी क्वार्टर समेत बन्ने भएको मन्त्रालयले जनाएको छ जीआईएस म्यापिङ अनुसार स्वास्थ्य संस्थाबाट दुई किलोमिटरको एरियल दूरी भित्रको जनसंख्यालाई आधार मानि सात हजार भन्दा माथि जनसंख्या भएको ठाउँमा स्ट्याण्डर्ड डिजाइन तीन हजारदेखि सात हजारसम्म जनसंख्या भएको ठाउँमा टाइप वान र तीन हजार भन्दा मुनि जनसंख्या भएको स्थानमा टाइप टू मोडलका भवन डिजाइनहरू बन्न लागेका हुन् अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरमा उजुरीको संख्या उल्लेख्य मात्रामा रहे पनि कार्यवाही शून्य रहेको एक तथ्याङ्कले देखाएको छ अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरका शाखा अधिकृत निराजन शर्माले तयार पारेको प्रतिवेदनमा सुदूरपश्चिममा अख्तियारमा उजुरीको चाङ बढ्दै गएको उल्लेख गरिएको छ भने कार्यवाही भने नभएको उल्लेख गरिएको छ अख्तियार कञ्चनपुरमा आएदेखि हालसम्म तीन हजार भन्दा बढ़ी उजुरी परे पनि कार्यवाही भने शून्य रहेको छ तीन हजार एक सय उनापचास उजुरी परे पनि कार्यवाहीको दर भने खासै दरिलो देखिएको छैन अख्तियार अपराध अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीमाथि संसदमा महाअभियोग दर्ता भएपछि अख्तियारप्रति जनताको विश्वास गर्दै गएको छ विगतमा दिनदहाड़ी मोटो रकम घुसपैठ लिँदा लिँदै रंगी हात विभिन्न ठाउँमा अपरेशन शुरू गरेको अख्तियार अहिले सुस्ताएको छ आर्थिक लेनदेन भएका बेला पर्ने अख्तियारले उजुरीमा ध्यान दिन सकेको छैन भन्दै सर्वसाधारण चिन्तित भएका छन् अख्तियार कार्यालय सुदूरमा आएपछि त्रसित अनियमितताकारी र हर्षित जनता पछिल्ला दिनमा अख्तियार भित्रको व्यतिथि बाहिर आएपछि भ्रष्टाचार फेरि मौलाउँदै गएको र जनताको विश्वास गर्दै गएको बुझिएको छ निजामती कर्मचारी स्रोतका अनुसार अख्तियार जान भन्सार भन्दा बढ़ी शक्ति चाहिने गरेको बताइएको छ कतिपयले अख्तियारलाई मिनी भन्सारको संज्ञा समेत दिने गरेका छन् भने कतिपयले कमाउ धन्दाकै रूपमा लिन थालेका छन् सैद्धान्तिक हिसाबले अख्तियारको काम जनमुखी भयो भए पनि पछिल्ला दिनहरूमा अख्तियारको काम प्रभावकारी नभएको समेत विश्लेषण गरिएको छ सानातिना ठाउँमा हुने भ्रष्टाचारलाई समाउँदै आएको अख्तियारले दैनिक भ्रष्टाचार हुने भन्सार मालफोत नापी यातायात लगायतका विभिन्न सरकारी कार्यालयमा भने छोड़ दिएको छ कञ्चनपुरको जलाडी पिपलाडी नगरपालिकाको बेलडाँडीमा रहेको सिद्धनाथ आधारभूत विद्यालयका निजी स्रोतका तीनजना शिक्षकले छ महिनादेखि तलब पाउन सकेका छैनन् सामुदायिक वनले तलबका लागि रकम दिन छाडेपछि निजी स्रोतका शिक्षकले तलब पाउन नसकेका हुन् सामुदायिक वनको आमदानी घटेपछि विद्यालयलाई प्रतिवर्ष वर्ष दिदी आएको रकम दिन सकेन विद्यालयका शिक्षक हर्कबहादुर ऐरे भने विद्यालयसँग वैकल्पिक आर्थिक स्रोत नहुँदा शिक्षकले तलब नपाउँदा ऋण काडेर घर खर्च चलाउँदै आएका छन् निजी स्रोतका शिक्षकले तलब नपाउँदा गाउँमा गठन भएका बचत समूहबाट पैसा ऋणका रूपमा सापटी लिई घर खर्च चलाउँदै आएका हुन् विद्यालय नजिकैका सामुदायिक वनसँग तलबको जोहो गर्नका लागि रकमको व्यवस्था गर्न आग्रह गरे पनि हालसम्म रकम पाउन नसकेको विद्यालयका प्रधान शंकर दत्त जोशीले बताएका छन् तपाईँ अहिले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघ हर्च र इन्टरनेटमा युनिटी डट कम डट एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ केही दिनदेखि बढेको शीतलहर तथा बाक्लो हुसुकका कारण धनगढ़ीको जनजीवन कष्टकर बनेको छ चिसोका कारण बिहानको समयमा सर्वसाधारण प्राय घर बाहिर निस्कदैनन् चिसोले विभिन्न किसिमका मौसमी रोग पनि देखा पर्न थालेका छन् रुगाखोकी निमोनिया टाउको दुख्ने जोर्नी दुख्ने छालाको समस्या लगायतका स्वास्थ्य समस्या देखिन थालेका छन् चिसोमा देखा पर्ने स्वास्थ्य समस्या भएकाको अस्पतालमा घुइसो लागिरहेको नवजीवन अस्पताल धनगढ़ीका नसतता हाड चुन्ने विशेषज्ञ विदुरमणि ढकालले बताएका छन् धनगढ़ीमा बढ़ेको अत्याधिक चिसोका कारण अस्पतालमा बिरामी बढ़दै गइरहेको उनले बताएका छन् चिसोबाट बस्न न्यानो लुगा लगाउनुपर्ने आगो ताप्नुपर्ने बेकाममा घर बाहिर ननिस्कने ढकालको सुझाव रहेको छ कैलालीको गेटामा मेडिकल कलेजका लागि छुट्याइएको जग्गामा कटान कार्य अन्तिम चरणमा पुगेको छ कटान सकिन लागेकाले मेडिकल कलेजको शैक्षिक र अस्पतालको भवन निर्माण प्रक्रिया अगाडि बढाएको मेडिकल कलेज पूर्वाधार निर्माण समिति विकास समितिले जनाएको छ एउटा शैक्षिक भवनका लागि टेण्डर आह्वान भइसकेको र अर्को भवनका लागि टेण्डर आह्वान गर्ने तयारी भइरहेको पूर्वाधार निर्माण विकास समितिका सदस्य सचिव हेमराज पुजाराले बताउनु भएको छ उनले मन्त्रालयबाट रूख कटानीको आदेश पाएसँगै समितिले प्रशासनिक भवन निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको बताएका छन् कार्तिक एक गतेदेखि रुख काट्न थालिएको थियो मेडिकल कलेजका लागि छुट्याइएको एकाउन्न दशमलव आठ हेक्टर क्षेत्रमा रहेका मध्ये साढे चार सय भन्दा बढी रोग कटान गरिएको छ सरकारले बजेट भाषण मार्फत चालु आर्थिक वर्षमा गेटा मेडिकल कलेजका लागि अडचालिस करोड़ रूपियाँ विनियोजन गरेको जनाएको थियो दुई हजार छैसठी सालमा तत्कालीन सरकारले गेटामा मेडिकल कलेज स्थापनाको घोषणा गरेको थियो मर्म सम्भारको लागि बजेट नहुँदा घुसा सात र आठमा निर्माण भएको लघु जलविद्युत योजनाको बत्ती बल्न सकेको छैन गत भदौदेखि पाटो लघु जलविद्युत मर्मत हुन नसक्दा दुवै ओडाका साठी बढ़ी घरधुरी अन्तकरामा बस्ने बाध्य भएका छन् विद्युत निर्माण भएदेखि नै पटक पटक बिग्रिँदै आएको उक्त लघु जलविद्युत मर्मत गर्न बजेट अभाव भएको पाट पाटु लघु जलविद्युत उपभोक्ता समितिका अध्यक्ष चन्द्रसिंह कार्कीले बताएका छन् दुई हजार सत्तरी साल चैत्रबाट सञ्चालनमा आएको विद्युत हालसम्म तीन पटक बिग्रिएको छ तीन पटकसम्म मोटर खराब भएर बिग्रिएको हो एक पटक मोटर बिग्रिँदा झण्डै साठी हजार बढी खर्च लाग्ने गरेको छ अहिले समूहमा रकम नहुँदा विद्युतको मोटर ल्याउन नसकिएको कार्कीले बताएका छन् गाउँबाट एक गाउँबाट पटक पटक रुपैयाँ उठाए पनि अहिले स्थानीय हैरान भएका छन् अहिले गाउँमा विद्युत नहुँदा स्थानीयले अन्धकारमा बस्नु परेको दार्चुलाको घुसा आठका स्थानीय हरिचन्द्र सिंह कार्कीले बताएका छन् कैलालीको धनगढ़ी उपमहानगरपालिका अठार खेदामा रहेको थारू बस्ती मोहना नदी कटानको उच्च जोखिममा परेको छ मोहना नदीको किनारमा रहेका अन्य क्षेत्रका बस्ती समेत कटानको जोखिममा परेका छन् हरेक वर्ष यहाँ आउने बाढ़ीमा नदीको बहाव बढेसँगै तटीय क्षेत्रमा रहेका बस्ती नदी कटानको जोखिममा पर्ने गर्दछन् धनगढ़ीबाट करिब पन्ध्र किलोमिटरको दूरीमा रहेको थारू गाउँ समेत नदी कटानको समस्याग्रस्त बनेको छ नदीकटानबाट खेदामा रहेका एक सय पचास थारू समुदायका घर विस्थापित भइसकेका छन् खेदामा मोहना नदी कटानले अहिलेसम्म सयौं बिघा खेतीयोग्य जमिन बगरमा परिणत भइसकेको छ नदी कटानले बस्ती नै जोखिममा रहेको र बारम्बार सरोकारवाला निकायसँग रोकथामको लागि पहल गरिदिन आग्रह गर्दा समेत सुनवाई नभएको स्थानीय रामचरण चौधरीले बताएका छन् अन्तर्देशीय जैविक सम्बन्ध जोडिएको शुक्लाफाटा वन्यजन्तु आरक्षमा बाघको अवस्था सन्तोषजनक रहेको शुक्लाफाटा वन्यजन्तु आरक्ष कार्यालयले जनाएको छ पछिल्लो गणनाका क्रममा बाघको संख्या पन्ध्र भन्दा बढी अभिलेखीकरण भएकाले शुक्लाफाटामा बाघको संख्या सन्तुलनमा रहेको जनाइएको छ दुई हजार तेह्रमा सत्रवटा वयस्क बाघ गणना भएको र दुई हजार चौध पन्ध्रमा पन्ध्र भन्दा बढ़ी वयस्क बाघको संख्या अभिलेखीकरण भएको बाघको गणना गर्दै आएको राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्ला फाँटाले जानकारी दिएको छ पन्ध्र भन्दा बढ़ी संख्या शुक्ला फाँटाको लागि सन्तोषजनक रहेको कोषका प्रमुख अनिल प्रसाईले बताएका छन् यस वर्ष पनि शुक्ला फाँटामा बाघको गणना भइरहेको छ नोभेम्बर बाइसबाट शुरू भएको गणना कार्य अन्तिम चरणमा पुगेको जनाइएको छ आरक्षभित्र छ्यासीवटा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 स्तरका कर्मचारी सजायका भागीदार अख्तियारप्रति जनताको विश्वास गर्दै तलब नपाउँदा कञ्चनपुरको एक विद्यालयका शिक्षक ऋणी काडेर घर खर्च चलाउँदै केही दिनदेखि बढेको शीतलहर तथा बाक्लो हुसुका कारण धनगढीमा जनजीवन कष्टकर र कैलालीको गेटामा मेडिकल कलेजका लागि छुट्याइएको जग्गामा रूखकटन कार्य अन्तिम चरणमा समाचार श्रवण गर्नुभएकोमा तपाईँ र प्रविधि सहयोगी आशिषलाई धन्यवाद तपाईँ हाम्रा समाचारहरू radio unity dot com dot एनबीबाट पढ्न सक्नुहुनेछ चाहेको बेला हाम्रा समाचार र कार्यक्रमहरू सुन्न पनि सक्नुहुनेछ लगत्तै बिबिसी नेपाली सेवाको बिहानी पक्क सुन्न सक्नुहुनेछ मलाई भने बिदा दिनुहोस् नमस्कार